नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज कनाल। अब स्थानीय समाचार विस्तारमा विश्व सम्पदामा सूचीकृत चितवन नेकुञ्जमा अतिक्रमण गरेर बसोबास गर्नेको सङ्ख्या बढेका छन् कानुन विपरीत नेकुञ्ज ओगटेर स्थायी बसोबास गर्नाले संरक्षणमा बाधा पुगेको छ नेकुञ्ज अधिकारीले अतिक्रमण हटाउन राजनैतिक दल र सरकारवालाले असहयोग गरेको गुनासो गरेका छन् संवेदनशील क्षेत्रका रूपमा रहेको निकुञ्जभित्र धार्मिक स्थलदेखि ठुला बस्ती बसालिएका छन् सहायक संरक्षण अधिकृत टेकाराम पौडेलका अनुसार नवलप्रासीको त्रिवेणी स्थित गजेन्द्र मोक्ष आश्रमले पन्ध्र बिघा निकुञ्ज उगटेको छ त्यहाँ निकुञ्ज प्रशासनको स्वीकृति बिना आश्रम मठ मन्दिर र पाठशाला निर्माण भइरहेका छन् त्यसै गरी अयोध्यापुरी नौ बाँदर झुलामा विभिन्न क्षेत्रबाट आएका व्यक्तिले चार हेक्टर निकुञ्ज अतिक्रमण गरेको कार्यालयको तथ्याङ्क छ मकवानपुरको मनहरी दुई सुनाचुरीमा एक सय चौवन्न हेक्टर निकुञ्ज अतिक्रमणमा परेको छ यसबाहेक निकुञ्जमा मानवीय चाप वृद्धि भएको निकुञ्जले जनाएको छ पौडेलका अनुसार वन मन्त्रालयले अतिक्रमण नियन्त्रण रणनीति दुई हजार अडसट्ठी लागू गरेपछि ती क्षेत्र खाली गराउन प्रयास थालिएको थियो त्यसका लागि जिल्ला वनमा सर्वपक्षीय बैठक आयोजना गरिएको थियो बैठकमा सहभागी दलले अहिले बसोबास गरेका क्षेत्र खाली गराउने निर्णय गर्न नसक्ने अडान लिएपछि प्रक्रिया अगाडि बढ्न सकेन दलको निर्णय बिना हामी कारवाही गर्न सक्दैनौँ उहाँले भन्नुभयो तर निकुञ्ज नराम्ररी अतिक्रमणको चपेटामा परिसक्यो निकुञ्ज अतिक्रमण गरेर निर्माण गरिएको गजेन्द्र मोक्ष आश्रममा हालै नेपाली कङ्ग्रेसको महासमिति बैठक समेत सम्पन्न भयो मुलुकको ठुलो दलले अतिक्रमित क्षेत्रमा बैठक आयोजना गर्दा अतिक्रमणकारीको मनोबल बढेको निकुञ्जले जनाएको छ प्रमुख संरक्षण अधिकृत फणिन्द्र राज आश्रम रहेको क्षेत्र निकुञ्ज भएको पुष्टि गर्नुभयो हरेक वर्ष वैशाखको पहिलो साता मनाइने गरेको वन्यजन्तु सप्ताह हिजोदेखि सौराहामा सुरु भएको छ संरक्षणको लागि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने सप्ताहको सौराहास्थित नेकुञ्ज प्रवेशद्वारमा नेपाल नेकुञ्ज र विश्व सम्पदा सूचीको झण्डा झण्डोत्तोलन गरी उद्घाटन गरिएको हो संरक्षण कर्मीहरूले उत्सवको रूपमा मनाउने सप्ताहमा संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने चेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ कार्यक्रममा संरक्षण कर्मीहरूले वन्यजन्तु संरक्षणको लागि आहार र वासस्थान संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए थिए पछिल्लो समय निकुञ्जमा चोरी सिकारी तुलनात्मक रूपमा घट्दै गएको भन्दै उनीहरूले संरक्षणलाई परिणाममुखी बनाउन आहार र वासस्थानमा जोड दिएका हुन् उनीहरूले चितवनमा वन्यजन्तु र मानव मानवबीचको द्वन्द्व बढ्दै गएकाले यसलाई कम गर्न सप्ताहव्यापी रूपमा गरिने चेतनामूलक कार्यक्रम महत्त्वपूर्ण हुने बताएका थिए कार्यक्रममा चितवन राष्ट्र निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर कमल प्रसाद गैरीले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गए संरक्षणमा अहिलेसम्म भएका प्रयास निरर्थक हुने र त्यसले संरक्षणमा गम्भीर असर गर्ने बताउनुभयो उहाँले संरक्षणका प्रयासहरू अब चोरी शिकार नियन्त्रणसँगै मानव र वन्यजन्तु बीच द्वन्द्व कम गर्नुतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाईले संरक्षणलाई प्रभावकारी बनाउन वन्यजन्तुको वासस्थान र आहार व्यवस्थापनलाई पनि सँगसँगै बढाउनु पर्ने बताउनुभयो कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षणको सौराहका प्रशासकीय अधिकृत रामकुमार अर्याल चितवन राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रामप्रीति यादव बछुली गाविसका सचिव तेजेन्द्र नाथ लामिछाने वन्यजन्तु चोरी शिकार नियन्त्रणका युवा जागरण अभियानका अध्यक्ष राजाराम रेग्मी लगायतले बोल्नु भएको थियो उद्घाटन कार्यक्रममा संरक्षणसँग सरकार राख्ने विभिन्न सङ्घ संस्था सामुदायिक वन सौराहका होटल व्यवसाय नेचर गाइड लगायतका सङ्घ संस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो चितवन राष्ट्रिय नेकुञ्ज मृगकुञ्ज उपभोक्ता समिति बर्ड एजुकेसन सोसाइटी वन्यजन्तु संरक्षण समाज लगायत एक दर्जन सङ्घ संस्थाको सहभागितामा एक सातासम्म संरक्षणमूलक कार्यक्रम तय गरिएको आयोजक मृगकुञ्जका कार्यालय सचिव रामकृष्ण पराजुरीले जानकारी दिनुभयो पूर्वी चितवनको रत्नगरमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आइतबार साँझ भएको आगलागीमा कम्तीमा पन्ध्र लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ दुईमा रहेको स्थानीय रामेश्वर भट्टराईको घरमा रहेको हिरालाल श्रेष्ठको ओम इलेक्ट्रोनिक्स पसलमा साँझ सात बजे आग लागि भएको हो स्थानीयवासी प्रहरी र दमकलको सहयोगमा करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो पसलमा रहेको टिभी फ्रिज लगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र बहादुर पालले जानकारी दिनुभयो विद्युत चट भएर आग लागि भएको अनुमान गरिएको छ यसैबीच आइतबार साँझ रत्नगरको निपनीमा रहेको एक परालको टाउमा समेत आगो लागेर जलेर नष्ट भएको छ भरतपुर नगरपालिका तेह्र कल्याणपुरमा भएको बसको टक्करबाट आइतबार एक साइकल यात्रीको मृत्यु भएको छ मृत्यु हुनेमा नगर आठका साठी वर्ष टेक बहादुर परिया रहेको चितवन प्रहरीले जनाएको छ न तिन ख पाँच छ चार नम्बरको बसको टक्करबाट घाइते परियारको पुरानो मेडिकल कलेज भरतपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसक्दा समाजबाट छुवाछुत र विभेद अन्त्य हुन नसकेको पदमपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले बताएका छन् दलित मानवाधिकार समाज पदमपुरले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागीले समाजमा छुवाछुत र विभेद भए पनि विभिन्न कारणले त्यो बाहिर आउन नसकेको बताएका थिए पदमपुर गाउँ विकास समितिको सहयोग तथा एनसिएको जिल्ला कार्यालय चितवनको सहकार्यमा भएको पदमपुर गाविसका दलित समुदायका समस्या र समाधान का लागि सरकारवालाको भूमिका विषय कार्यक्रममा बोल्ने वक्ताहरूले मन्दिरमा वैवाहिक कार्यक्रम गराउन पण्डितले नमानेको सामाजिक अपराधका घटनामा दलित प्रत्यक्षदर्शीले देखेको कुरालाई नजरअन्दाज गरिएको जस्ता समस्या सहभागी राखेका थिए समाजका अध्यक्ष शेषमान दर्जीको अध्यक्षता तथा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष गोपाल परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनसेक जिल्ला कार्यालय चितवनका संयोजक मुकुन्द दाहालले दलित सहभागिता वृद्धिका लागि दलित मानवाधिकार समाज गठन गरिएको जानकारी दिनुभयो गाविसमा रहेका दलितको तथ्याङ्क अध्यावधि गर्ने तथा सोही आधारमा दलितका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्श गृह भरतपुरले आइतबार पाँचौँ वार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्यो कार्यक्रममा पूर्व मन्त्री सावित्री बोगटी पाठकले राज्यले गर्नुपर्ने कार्यहरू एउटा संस्थाले गर्नु निकै गौरवपूर्ण भएको भन्दै यस संस्थाबाट हिजो निरीह बनेका हिंसा पीडित महिलाहरू आज आत्मनिर्भर बन्न सफल भएको उल्लेख गर्नुभयो यस्तै गृहकी आमा भेमकुमारी घिमिरेले घरेलु हिंसा पीडित भएर आफ्नो गुमेको अधिकार पाएकाले संस्थाले उल्लेखनीय योगदान गरेको बताउनुभयो कार्यक्रमकी अध्यक्ष एवं गृहका संयोजक मिनाखरले सामाजिक क्षेत्रबाट विशेष गरी महिलाको क्षेत्रमा समस्या र चुनौती बढ्दै गएको र त्यसको न्यूनीकरणमा आदर्श अभियानले केही योगदान दिन सकेको बताउनुभयो गृहले संस्थापक एवं पूर्व सदस्यहरूलाई सम्मान गरेको छ कार्यक्रममा अधिवक्ताहरू फुलमाया राणाभाट र इन्दु कोइराला समाजसेवी शारदा गुरुङ सल्लाहकार बलभद्र घिमिरे आदर्श विकास केन्द्रकी अध्यक्ष सरिता केसी लगायतले बोल्नु भएको थियो इन्टरनेसनल मनी एक्सप्रेस आइएमई प्रालीले नयाँ वर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा रेमिट्यान्स कारोबार गर्ने ग्राहकमा विशेष योजना ल्याएको छ प्रालीमा रेमिट्यान्स कारोबार गर्ने ग्राहकहरूका लागि आइएमई गरौँ एनसेलको सिम उपहार पाऊँ भन्ने योजना लागू गरेको हो वैशाख एक गतिदेखि जेठ एकतिस गतिसम्म देशभरका आइएमईका रेमिट्यान्स काउन्टरबाट आइएमईको विदेश र स्वदेशबाट आएको पैसा झिक्न र स्वदेशभित्र पैसा पठाउने सबैले प्राप्त गर्न सकिने आइएमईका टाँडी शाखाका सञ्चालक राजेन्द्र कोइरालाले जानकारी दिनुभयो नेकपा एमाले चितवनले नयाँ वर्ष दुई हजार सत्तरीको अवसरमा विक्रमसम्म दुई हजार त्रिचालिस र चौवालिस सालमा पार्टीको तर्फबाट जनपक्षीय उम्मेद्वार भई निर्वाचित हुने जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ भरतपुर स्थित पार्टी कार्यालयमा आइतबार एमाले चितवनले नयाँ वर्ष दुई हजार सत्तरीको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरी तत्कालीन गास नस प्रधान पञ्च प्रधान पञ्च जिल्ला पञ्चायत सदस्य राष्ट्रिय पञ्चायत सदस्य गरी एक सय बढीलाई सम्मान गरिएको हो तात्कालीन अवस्थामा पार्टीको आह्वानमा जनपक्षीय उम्मेद्वारको रूपमा निर्वाचित भई पञ्चायती शासन विरुद्ध प्रजातन्त्र स्थापना र जनताको सेवामा उत्कृष्ट कार्य गरे बापत सो कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नेकपा एमाले जनाएको छ सो अवसरमा तात्कालीन राष्ट्रिय पञ्चायत सदस्य जागृत प्रसाद भेटवाल जिल्ला पञ्चायत सदस्यहरू जगतराज पौडेल विष्णुहरि तिवारी गरी विभिन्न गाउँ पञ्चायतका पन... प्रधान पञ्चहरू हिमबहादुर पिया दावा लामा लीलाधर आचार्य गोपी श्रेष्ठ थमबहादुर पुन इन्द्रलाल श्रेष्ठ ओडाध्यक्ष तथा सदस्यहरूलाई सम्मान गरिएको थियो गुन्जनगरमा विभिन्न दलबाट एक एक सय तिसजना नेपाली कङ्ग्रेसमा प्रवेश गरेका छन् नेपाली कङ्ग्रेसको भातृ सङ्गठन नेपाल आदिवासी जनजाति सङ्घ गुन्जनगरले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रथा चियापान कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् पार्टीमा प्रवेश गर्नेहरूमा नेपाली कङ्ग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङले सदस्यता वितरण गर्नुभयो सभापति गुरुङले नवप्रवेशीहरूलाई स्वागत गर्दै यसले कङ्ग्रेस थप मजबुत बनेको दावी गर्नुभयो नेपाल आदिवासी जनजाति सङ्घ गुन्जनगरले मजुवा सामुदायिक बनामा कार्यक्रमको आयोजना गरेको थियो कृतिकार रामप्रसाद काफ्लेको आत्मकथा आइतबार विमोचन भएको छ साहित्यकार विष्णुप्रसाद घिम्रेले कृतिको विमोचन गर्नुभएको हो वृद्ध कल्याण सेवा सङ्घद्वारा आयोजित विमोचन कार्यक्रममा समालोचक मणि काफ्लेले लेखकको व्यक्तित्व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 निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी árvore de